बुलबुल एउटा इरानी चरा बुलबुल जो आज तपाईँका प्यारा हुन सक्छन् जो आज तपाईँका प्यारा हुन सक्छन् दुःखमा भोलि तिनै तगारा हुन सक्छन् ए आमा छोरालाई नपुल पुल्याउनु धेरै ए आमा छोरालाई नपुल पुल्याउनु धेरै साना भन्दा भन्दै आवारा हुन सक्छन् दुःखमा भोलि तिनै तगारा हुन सक्छन् कसैको यति धेरै विश्वास नगर्नुहोस् कसैको यति धेरै विश्वास नगर्नुहोस् दाजु पनि यहाँ भाइ मारा हुन सक्छन् दुःखमा भोलि तिनै तगारा हुन सक्छन् प्रिया उपहार माग्दा एउटा ख्याल राखे प्रिया उपहार माग्दा एउटा ख्याल राखे त्यो जिनकिरी होइन जुन तारा हुन सक्छन् जो आज तपाईँको प्यारा हुन सक्छन् दुःखमा भोलि तिनै तगारा हुन सक्छन् गुल्मीको मुसिकोट नगरपालिका तीनका गजलकार अर्जुन पौडेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म केही रात्रि गन्थनहरूका साथमा सुमधुर हिन्दी उर्दू गजलहरू लिएर आइपुगेको छु हामी नाङ्गै जन्मिएका हौ नाङ्गै मर्छौं पनि अपवादमा पनि कोही कपडा लगाएर जन्मिँदैन मानिसको सभ्यता सुरु हुँदा पुनाङ्गो थियो शरीरका सबै अवयवहरू खुल्ला राखेर जङ्गल जङ्गल कुदेर शिकार गर्थ्यो मानिस अर्थात् उसँग केही पनि थिएन आज पनि उस्तै छ हाम्रो अवस्था हामीसँग केही पनि छैन एउटा पेट छ एउटा मुख छ बस पाँचवटा इन्द्रियहरू छन् यत्तिका लागि हो सबै दौडधुप भोक्कै रहिएला खान नपाइएला पेट नभरिएला जिब्रोलाई स्वाद चाहिएला कान वा आँखालाई मनोरञ्जनको आवश्यकता पर्ला बस यति कुरा पूरा गर्न हो मानिसहरूको दौडधुप कति नै बाँच्छ र मानिस अस्सी वर्ष अधिकांश मानिस यही उमेरमा त मर्ला अपवादमा केही मानिस एक सय वर्ष वा त्योभन्दा दसवटा वर्ष बढी बाँच्ने त हो यो जिन्दगीभरको बिहान उठेदेखि रातिसम्मको दौडधुप यति बाँचुन्जेलका लागि हो मरेपछि त उसै गरी जान्छ जसरी ऊ धरतीमा नाङ्गै आएको थियो ध्यान मग्न भएर यो कुरालाई गहिरिँदै सोच्ने हो भने हामीले आफूलाई राम्रोसँग चिन्न सक्छौँ हामीले कहिल्यै आफूमाथि विश्वास नै गरेनौँ त्यसैले आफूलाई चिन्नै सकेनौँ हामीलाई दुःख किन छ यदि गम्भीर भएर यो सोच्ने हो भने दुःखका कारणहरू सबै आफैलाई थाहा छ हामी बिग्रेको अरू कुनै कारणले होइन आफूलाई नचिनेर हो दुःखका कारण पत्ता लगाउन नसकेर हो ज्योतिषकोमा हामी किन जान्छौँ दुःख कहिलेसम्म छ पत्ता लगाउन भगवान्कोमा हामी किन जान्छौँ दुःखको सागरबाट आफैलाई पार लगाउन निद्राको शरणमा हामी किन पुग्छौँ दुःखलाई बिर्सेन आज थकित र गलित शरीर रातभरि सुतेपछि बिहान चङ्गा हुन्छ अनि हिजोका सबै व्यथाहरू भुलेर हामी ताजा बन्छौँ आजबाट अपरेसन गर्ने बेलाको बिरामीलाई एनेस्थेसिया दिएर किन बेहोस पारिन्छ दुःखबाट मुक्त होस् दुखेको उसलाई थाहा नहोस् भनेर उसो भए अब आत्महत्याबारे पनि हामी कल्पना गरौँ मानिस आत्महत्या किन गर्छ किनभने उसको मनमा उत्पन्न हुने दुःखको चेतनाबाट मुक्त हुनको लागि उसले आत्महत्या गर्छ मरेपछि संसारका केही पनि कुरा थाहा हुन्न त्यसैले मानिस मरेर दुःखबाट मुक्ति खोज्छ र यस्तै आत्महत्याको बाटो समाउँछ प्रश्न आउँछ तर के हामी मरिसकेपछि सबै सत्यहरू बदलिन्छन् र मरिसकेपछि दुःखबाट साँच्चैकै मुक्ति मिल्छ त आज कोरोनाले मानव समुदायलाई लखेटिरहँदा यी प्रश्नहरूमा चिन्तन गर्ने बेला भएको छ जब जब संसारमा नैराश्यताको हावा जोडले चल्न सुरु गर्छ तब तब कमजोर मनोबल भएकाहरू मृत्युको बाटो रोज्छन् के मर्नु नै संसारको अन्तिम सुख हो त अह बुलबुल यो मान्दैन जीवनमा बाँच्नु सबैभन्दा ठूलो उपक्रम हो बाँचेर दुःखबाट मुक्तितर्फ अगाडि बढ्नु संसारकै ठूलो पुरुषार्थ हो दुःखलाई मनबाट तिरस्कार गरेर सुख नै सुखले भर्नु जीवनको सार्थत्व हो दुःख शत्रु हो सुख हाम्रो मित्र हो शत्रुमाथि जाइलाग्नु हरेक प्राणीको धर्म हो दुःख नाम गरेको हाम्रो शत्रुले हामीमाथि प्रहार गरेको ठूलो हतियार हो मृत्यु यो हतियारको प्रतिरोध गरेर दुःखमाथि विजय पाउनु मानव पुस्ताको ठूलो कर्तव्य पनि हो त्यसैले बुलबुल भन्छ दुःखसँग युद्ध गरौँ दुःखलाई परास्त गरौँ मृत्यु उसको हतियार योभन्दा ठूलो हतियार हामीसँग छ जिजिविसा अर्थात् बाँच्ने रहर यो हतियारको प्रयोग गरौँ मृत्यु भाग्छ दुःख हार्छ मानिस जित्छ उसको जिजिविसाले बल्ल विजय गाउँछ दुःख सुख था एक सबका दुःख सुख था सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना दुख सुख था एक सबका अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना दादा हयात थे जब मिट्टी का एक घर था दादा हयात थे जब मिट्टी का एक घर था चोरों का कोई खटका न डाकुओं का डर था खाते थे रूखी सूखी सो सोते थे नींद गहरी शामें भरी भरी थी आबाद थी दोपहरी संतोष था दिलों को माथे पे बल नहीं था दिल में कपट नहीं था आंखों में छल नहीं था थे लोग भोले भाले लेकिन थे प्यार वाले दुनिया से कितनी जल्दी सब हो गए रवाना दुख सुख था एक सबका अपना हो या बिगाना एक वो भी था जमाना एक ये भी है बच्चे भोले वाले लोग बहुत जल्दी चले गए उसके बाद हमारे पिता का वक्त आया जबकि एडुकेशन और एक लफ्ज है रवायत रवायत के माने है ट्रेडिशंस ये हमारी ट्रेडिशंस में कितने सारे बदलाव आए काबिल गौर ये बंद है मफकूर लिखा है शायद ने अब्बा का वक्त आया तालीम घर में आई अब्बा का वक्त आया तालीम घर में आई तालीम साथ अपने ताज़ा विचार लाई आगे रवायतों से बढ़ने का ध्यान आया मिट्टी का घर हटा तो पक्का मकान आया दफ्तर की नौकरी थी तनख्वाह का सहारा मालिक पे था भरोसा हो जाता था गुजारा पैसा अगर चे कम था फिर भी न कोई गम था कैसा भरा पूरा था अपना गरीब खाना दुख सुख था एक सब अपना हो या बेगाना एक वो भी था जमाना एक ये भी है जमाना अब मेरा दौर है ये कोई नहीं अब मेरा दौर है ये कोई नहीं किसी का हर आदमी अकेला हर चेहरा अजनबी सा आंसू न मुस्कुराहट जीवन का हाल ऐसा अपनी खबर नहीं है माया का जाल ऐसा पैसा है मरतबा है इज्जत विकार भी है नौकर है यार चाकर बंगला है कार भी है जर पास है जमी है लेकिन सुकून नहीं है पाने के वास्ते कुछ क्या क्या पड़ा गवाना दुख सुख का सब का अपना हो एक वो भी था जमाना एक ये भी है जमाना मलाई केटाकेटी बेलाको एउटा खेल याद आउँछ हामी कुनै साथीलाई अगाडि राखेर भन्थ्यौँ दुध र भात खाने उसले मुन्टो हल्लाएर खाने भन्ने स्वीकार थियो अर्को प्रश्न बाघ मार्न जाने उसको उत्तर आउँथ्यो जाने डर लाग्छ कि लाग्दैन ऊ भन्थ्यो लाग्दैन त्यसपछि हामी उसको आँखामा बेसरी फुकिदिन्थ्यौँ र उसले आँखा झिम्क्याउँथ्यो अनि हामी उसको गिल्ला गर्थ्यौँ डरायो डरायो यसरी सुरु हुन्छ डरमाथिको हाम्रो शिक्षा हामी नडराउने प्रयत्नमा सधैँ अगाडि बढ्दै आएका छौँ वयस्क भएपछि मानिसलाई अनुभवीहरूले सिकाउँछन् डरमाथि विजय पाउनका लागि जेसँग डर लाग्यो त्यसैसँग पौठे जोरी खेल्ने हो जस्तो कि पौडिन डर मान्ने मानिसलाई धकेलेर पानीमा हालिदिने बाँच्नका लागि उसले हातखुट्टा बेसरी चाल्छ र पौडिन सुरु गर्छ भूतसँग डराउनेहरूलाई राति राति चिहानको बाटो हिँडाइरहने भूत कहिले नभेटेपछि उनीहरूको डर आफै हराएर जान्छ म्याथमेटिक्ससँग डर लाग्नेले सधैँ म्याथ्सको प्र्याक्टिस गरिरहने हो भने उसको डर भाग्छ अर्थात् ऊ फेल हुन छोड्छ जीवन यस्तै यस्तै डरहरूसँगको सामनाको उपज हो हिन्दीमा भन्छन् नि जो डर गया ऊ मर गया नेपोलियन बनापाट यति शक्तिशाली शासक थिए कि संसारमा उनको सामना गर्न सक्ने कुनै सेना नै थिएन उनलाई बन्दी बनाउने बेला उनको प्रतिद्वन्दीले आफ्नो रथमा बिरालाहरू राखेर ल्यायो हतियारसँग कहिले नडराउने नेपोलियन त्यस दिन बिरालाहरूको अगाडि निरीह भए र विपक्षी सेनाले उनलाई गिरफ्तार गर्यो उनी छ महिनाको हुँदा घरको आँगनमा सुताइरहेका बेला एउटा बिरालो आयो र उनलाई तर्सायो त्यसै दिनदेखि मनमा बिरालाप्रति त्रास लिएर बाँचेका बनापाट जस्तो विश्वविजेता बहादुर शासक पनि डरकै कारण बन्दी हुनु पर्यो संसारमा बाँच्नसँग डराउनेहरू नै मृत्युको मुखमा पुग्छन् नत्र त काल नआई कसैले मानिसलाई मार्नै सक्दैन मनोवैज्ञानिकहरू भन्छन् मानिस जन्मिने बित्तिकै भित्र रहेको मरणशील स्वभावका कारण मानसिक सङ्घर्षमा हुन्छ अरे जस्तो कि सङ्घर्ष छ कालोको सेतोसँग काँडाको फूलसँग उज्यालोको अँध्यारोसँग बहादुरको काँथरसँग ठुलाको सानासँग सुखको दुःखसँग जीवनको मृत्युसँग हरेक सिक्काका दुईवटा पाटा हुन्छन् एउटै मात्र पाटो हेरिरहनु मानिसको अज्ञान हो जसले मृत्यु मात्र देखिरह्यो ऊ जीवन पर्यन्त दुखी भइरहन्छ र मृत्युसँग डराई डराइ बाँचिरहन्छ बाँच्छ के भन्नु मृत्यु आउनु अघि हजारौं पटक मरिरहन्छ जीवनको उत्कर्ष बिन्दु त त्यहाँ छ जहाँ हामी अनन्तकालसम्म मर्नुको कल्पना नै नगरी सुख र सन्तोषको जीवनयापन गरिरहन्छौं अनि बेला आएपछि हाँसी हाँसी छोडिदिन्छौं यो संसार अरूका लागि सापेक्षता यसैलाई भनिन्छ जस्तो कि अँध्यारो भएपछि मात्रै हामीलाई उज्यालोको अनुभूति हुन्छ अग्ला मानिसहरूको सामान्यमा मात्रै हामी होचा देखिन्छौँ नत्र त अग्लो भन्ने शब्द नै किन भन्थ्यो र दुःख पनि यस्तै हो हामी आफूले भोगिरहेको अवस्थालाई अरूसँग तुलना गरेर मात्रै हामी दुःखी हुन्छौँ निरपेक्ष दुःख हुनै सक्दैन तपाईँ अस्पताल जानुहोस् बिरामी कुर्ने कुरुवा छैन खानाका लागि पैसा छैन औषधि किन्ने अवस्थै छैन रोगले यति गाँजेको छ कि तीनवटा अपरेसन लगातार गर्नु छ डाक्टरले लेखिदिएको औषधि किन्ने मेडिकल कहाँ पर्छ पैसा तिर्न कुन टेबलमा पुग्ने हो रगत लिन जाने ब्लड ब्याङ्क कता पर्छ केही थाहा नभएकाहरूलाई पनि रोग लाग्छ र पार लगाउँछन् तर तपाईँसँग ती सबै कुराहरूमा राम्रो पहुँच छ ज्ञान छ र पुरै कुरा थाहा छ तैपनि हात्तिनुहुन्छ जब उसलाई देखेपछि तपाईँलाई आफ्नो व्यथा कम रहेछ भन्ने लाग्छ यही हो सापेक्षता सामान्य स्वास्थ्य समस्या छ तपाईँको तर ठूलो दुःख जस्तो मानेर बाँचिरहनु भएको छ घरमै डाक्टर बोलाएर उपचार गरेको भए तपाईँलाई आफू सधैँ दुःखी लागिरहँदो हो अस्पतालमा छेउमा रहेको बेडको अर्को बिरामी हेरेर आफूलाई तुलना गर्दा तपाईँ जति सुखी र निरोगी कोही पनि रहेनछ भन्ने अनुभूति तपाईँलाई हुन्छ सापेक्षता सायद यसैका लागि बन्यो हामीलाई बोध गराउन कि हामी अति दुःखी छैनौँ हामी अति गरिब छैनौँ हामी खत्तम नै त छैनौँ हो सिक्काको यो पाटो नसमातेसम्म जीवन कठिन छ जुन दिन तपाईँ यो पाटो समातेर बाँच्न सुरु गर्नुभयो सोच्नुहोस् नराम्रा सबै दिनहरू आफै ठिक हुँदै जान्छ राहत कभी कभी दे गई राहत बदला है यूं भी रंग कभी कभी बदला है यूं भी रंग मोहब्बत कभी कभी तकली से हिजर दे गई राहत कभी कभी तकली से हिजर दे गई राहत कभी है यूं भी हम पे मुसीबत कभी कभी गुजरी है यूं भी हम पे मुसीबत कभी आज न ले तेरे गम की नजाकते करता हूँ जेर लब जो शिकायत कभी कभी करता हूँ जेर लब जो करता हूँ जेर लब जो शिकायत कभी कभी की कभी तकली भेजरे गई राहत कभी कभी अली से हिजर दे गई राहत कभी कभी सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल तरल भए पो सरल हुनु तरल भए पो सरल हुनु पत्थर कसरी कोमल हुनु जा उसले सजिलै हानेर गयो जा उसले सजिलै हानेर गयो चोट खान रुखको फल हुनु पत्थर कसरी कोमल हुनु सारा जडको एक मुहान सारा जडको एक मुहान यो मन कलहको हल हुनु पत्थर कसरी कोमल हुनु खराब सारा दुनियाँ छ बुझ खराब सारा दुनियाँ छ बुझ सबैभन्दा गाह्रो असल हुनु पत्थर कसरी कोमल हुनु सुभाष कसरी थुन्छौ फूलमा सुभाष कसरी थुन्छौ फूलमा भमराजै प्रेममा तलतल हुनु तरल भए पो सरल हुनु पत्थर कसरी कोमल हुनु Thank you. गजलकार सुभाषको गजल मैले वाचन गरेको थिएँ र बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्छु हामी कोरोना प्रकोपका बेलामा छौं र रात्रिगन्थन शैलीका सामग्रीसँगै सुमधुर हिन्दी उर्दू साङ्गीतिक गजलहरू तपाईँलाई सुनाउँदै आजको बुलबुल मैले प्रस्तुत गरिरहेको छु व्यवसाय ओह्रालो लागेका छन् रोजगारी कटौती हुँदैछन् हरेक गोजीको वजन घटिरहेको छ बिस्तारै हामी सबै आर्थिक ओह्रालो झरिरहेका छौँ यो यतिमै नसकिन सक्छ अझै यो अवस्था विकराल हुन सक्छ सबै कुरा खत्तम भयो भनेर हातखुट्टा छोड्ने हो भने त हामी कहीँ पनि पुग्दैनौँ सामान्य अवस्थामा त जो पनि बाँच्छ नि असामान्य अवस्थामा बाँच्ने पो नआएको असम्भावनाहरूभित्र सम्भावना खोज्नु जीवनको सार हो शून्यताबाट बाहिर निस्कनु मानिसको धर्म हो महात्मा गान्धीले भनेका छन् मानिसले दुःख र सुखलाई जसरी हेर्छ त्यसै अनुसार आफूले ग्रहण गर्न सक्छ हामी धेरै तल हेऱ्यौँ भने पनि दुःखी हुन्छौँ र धेरै नै माथि हेर्न थाल्यौँ भने पनि दुःखी नै हुन्छौँ त्यसैले हामीले ठिक्क ठाउँमा हेर्नुपर्छ ल्यान्ड क्रुजर चढेर जहाँ जे किन्नु परे पनि लाखका बिटा फुकाउँदै पैसा खर्च गर्न सक्नेलाई एउटा सामान्य जागिरदारले हेर्न थाल्यो भने उसले आफूलाई अति नै दुःखी र गरिब पाउँछ तर कपाल काट्ने पसल खोलेर प्रति व्यक्ति एक सय रुपियाँको दरले पैसा सङ्कलन गर्दै घर भाडा तिर्दै बाँचिरहेको व्यक्तिभन्दा धेरै सुखी पाउँछ उसले आफूलाई त्यसैले सुख र दुःख नाप्ने आफ्नै वरपरका आफ्नै अवस्थाकालाई हेरेर हो धेरै माथि वा धेरै तल नहेरौँ आँखाले भ्याएसम्म मात्रै हेर्दा सुन्दर देखिन्छ संसार मानिसका चार हातखुट्टा छन् र पेट एउटा मात्रै छ यो हातखुट्टा बनेको पेट पाल्नका लागि हो प्रकृतिले मिलाएर बनाएको छ हाम्रा सबै अङ्ग हामी पैसामा खुसी खोज्छौँ वास्तवमा खुसी त पेट पाल्नुमा छ पैसा र पेट पाल्नु फरक कुरा हो पैसा सानो पेट पाल्नु आधारभूत आवश्यकता हो संसारका अधिकांश मानिस पेट मात्रै पालेर सुखी हुनै सक्दैन हामी तिनै सुखी नहुनेहरूलाई हेरेर छटपटाउँछौँ अनि त्यसै त्यसै दुखी हुन्छौँ खानु सुत्नु समाजमा मिलेर बस्नु मैथुन गर्नु सन्तान जन्माउनु र निश्चित समयसम्म तिनको भरण पोषण गर्नु सबै प्राणीको उपक्रम हो तर हामी यो उपक्रमबाट बाहिर भाग्छौँ र सान खोज्छौँ बचत खोज्छौँ त्यसपछि सुख हामीतिर कहिल्यै आउँदै आउँदैन आमाले बढीमा तीन वर्ष स्तन चुसाउँछे सन्तानलाई ठूलो हुने बेलासम्म त चुसाउँदिन बाबुआमाले भरण पोषण गर्ने त उसलाई जवान बनाउने बेलासम्म मात्रै हो त्यसपछि उसले पनि त अरू जीवले जस्तै आफ्नो पेट आफै पाल्नुपर्छ जिन्दगीभर उसको पेट सजिलो गरी पाल्ने उपाय रचिदिन लागेर हामी दुःख भोगिरहन्छौँ गल्तीहरू त्यहीँबाट सुरु हुन्छ सिम्मिनीले आफ्ना बच्चाहरूलाई दुध चुसाउँछे र हुर्केपछि ती बच्चाहरूले आफै शिकार गर्न सुरु गर्छन् हामी आफ्ना सन्तानको बिहा गराउनका लागि ठूलो खर्च गर्न थाल्छौँ उसका सन्तान हुर्काउन सहज हुने गरी तयारी गरिदिन थाल्छौँ यो सबै उपक्रममा हामीले अरूका भन्दा राम्रो बनाउने लहड आफूभित्र हुर्काउँछौँ र यही लहडले हामीलाई ध्वस्त बनाउँछ वास्तवमा ठूलो आगलागी लागेको बस्तीमा पुग्नुभयो भने तपाईँ देख्नुहुन्छ भोलिपल्टदेखि सबैको बस्ने घर झुपडी नै हो खाने वस्तु एउटै हो लगाउने लत्ता कपडा पनि एउटै खालको हो सबै जलेको छ भने अरूले दिएको सहयोग लिएरै बाँच्छन् त्यहाँका सबै मानिस धनी पनि र गरिब पनि बेसरी बाढी आएर बस्ती बगाएको ठाउँमा पुगेपछि थाहा हुन्छ मान्छेको स्तर प्रकृतिले बराबरको दिएको छ प्रकृतिलाई झुटो बनाउँदै आफ्नो स्तर आफै ठूलो भन्ने त हामी मानिसकै जातले मात्रै हो दुई हजार बहत्तर सालमा भूकम्प जाँदा हामीले देख्यौँ मानिसको स्तर सबैको एउटै त रहेछ पोल्टाभरि लाखका बिटा लिएर सुत्नेहरू सुनकै पलङमा निधाउनेहरू पनि सडकको पेटीमा मस्तसँग सुत्न बाध्य थिए खै त त्यति बेला इज्जत कहाँ गयो के सडकमा सुत्दैमा इज्जत जाने नै हो रहेछ इज्जत कहाँ हुन्छ मनमा मात्रै त हो हामी आफैले आफूलाई ठूलो इज्जतदार घोषणा गर्छौं र त्यसैलाई जोगाउन जिन्दगीभर बेज्जती भइरहन्छौं आर्थिक भ्रष्टाचार त्यही त हो नि मानिसले आफ्नो इज्जत जोगाउन गरेको बेज्जती वा कुकरमा नै आर्थिक भ्रष्टाचारको मुख्य कारण हो लाज किन हुन्छ इज्जत जोगाउन इज्जत के हो इज्जत त्यही हो जो प्रकृतिले दिएको भन्दा फरक बनाउन खोजिन्छ र आफैले आफ्नो स्तर निर्धारण गरिन्छ लाज त्यसैलाई हुन्छ जसलाई लाग्छ कि म प्रकृतिले दिएको भन्दा फरक हुन सकिनँ इज्जत जाने लाज हुने शरम हुने हार्ने जित्ने सबै सबै भावहरू मानिस आफैले बनाएको हो प्रकृतिले कहिले कसैलाई भेद गरेको छैन Yeah. ढीलों में म इज्जतका कुरा गर्दै थिएँ हामीले गाईलाई सधैँ नाङ्गै हिँडेको देख्यौँ तर कहिले सोचेनौँ कि गाई नाङ्गै छ गाईलाई कट्टु लगाएर बजारमा हिँडाइयो भने पक्कै लाज हुन्छ गाईलाई होइन गाई पाल्ने कृषकलाई लाज हुन्छ तर मानिस लुगा लगाएर हिँड्दा श्लील छ बजारमा मानिस नाङ्गै हिँड्यो भने बल्ल लाज हुन्छ यो लाज हामीले बनाएको लाज हो जुन दिन संसारका सारा मानिसहरू नाङ्गै हिँड्न थाल्छन् त्यो दिनदेखि लाज भन्ने कुरै बाँकी रहँदैन साना शिशुहरूलाई नाङ्गो देखेर को लचाएर आजसम्म लाज त मनमा रहेको कुरा मात्रै हो तर लाजलाई नै गहना भनेर हामीले ठूलो भ्यालु दियौँ त्यसपछि हामी लाज मान्न थाल्यौँ यहाँनिर मैले लाजको परिभाषा यसरी गरिरहँदा मानिस नाङ्गै हिँड्नुपर्छ भन्ने मेरो आशय होइन मानिसले मान्यता दिएपछि मात्रै लाज भन्ने कुरा बनेको हो भन्ने अर्थमा उदाहरण दिएको मानिसले लगाउने एक सरो सामान्य कपडा बढीमा एक हजार रुपियाँमा पाइन्छ नेपालको बजारमा तर धनीहरूले लगाउने एकजोर कपडाको पचास हजारसम्म पर्ने कपडा पनि पाइन्छ यही बजारमा जब मानिस सक्षम हुँदै जान्छ र उसले एक हजारभन्दा माथिको मूल्यको कपडा फेर्दै जान्छ जब धेरै मानिसले महँगा कपडा लगाउन थाल्छन् त्यसपछि त्यो वर्गले आफ्नो इज्जत त्यसमा निर्धारण गर्छ र त्यसपछि त्योभन्दा तलको वर्गलाई इज्जतमा आउन नसकेको महसुस हुन्छ यसरी एकपछि अर्को आडम्बर खडा गर्दै हामी जान्छौँ र इज्जतको बहानामा हामी मानव समुदायमा वर्ग खडा गर्छौँ कोरोनाको चपेटापछि सयौं मानिसहरूले आत्महत्या गरेका खबर आइरहेका छन् बुलबुल भन्छ यो सबै मनको चपेटा हो कोरोनाले अवश्य तर्साएको छ तर मानव इतिहासमा आजसम्म यस्तो कुनै तत्त्व छैन जसलाई मानिसले हराउन नसकोस् एकजुट भएर भिड्ने हो भने कोरोना हामीसँग हार्छ हामी जित्छौँ आर्थिक चपेटामा परेकाहरूलाई आफ्नो इज्जत गएको महसुस भइरहेको छ मानिस आफैले बनाएको कृत्रिम स्तरमा आफू पुग्न नसकेपछि उसले सोध्छ लौ इज्जत गयो मुखै देखाउन सकिएन त्यसपछि मानिस कतै आफ्नो बाटो देख्दै देख्दैन र फलस्वरूप आफैलाई समाप्त पार्ने बाटोतर्फ जान्छ हामी सचेत हौ आफूले पनि कहिल्यै त्यो बाटो नरोजौं र निराश साथीहरू आफन्त छरछिमेकीहरूलाई पनि सम्झाउँ एक्लै नाङ्गै हिँड्न पो लाज हुन्छ सबैजना नाङ्गै हुँदा लाज किन मान्ने लाज प्रकृतिले बनाएको होइन हामी हामी मिलेर बनाएका हौँ लाजलाई संसारलाई सुधारको बाटोमा लैजाउँ पलायनको बाटो मानिसले कहिल्यै नरोजोस् भवतु सर्व गम ना ना सुमधुर साङ्गीतिक गजलहरू र रात्रिगन्थनसँगै सँगै आजको बुलबुलको अब अन्त्यतिर आइपुगेको छु तपाईँलाई आजको बुलबुल कस्तो लाग्यो कृपया बुलबुल साहित्य एट जीमेल डट कममा प्रतिक्रिया लेखेर दिनुहोला बुलबुल साहित्य एट जीमेल डट कममा आएका तपाईँका गजल तथा अरू सामग्रीहरूलाई पनि म क्रमैसँग प्रस्तुत गर्दै जान्छु अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा पनि तपाईँले आफूलाई कस्तो लाग्यो बुलबुल कमेन्ट गरेर लेख्न सक्नुहुन्छ अहिले भर्खरै मैले राखेको स्ट्याटसमा लेख्न सक्नुहुन्छ र यो सँगै आजको बुलबुलबाट विदा हुन्छु अर्को साता बुधबार फेरि हाम्रो भेटघाट हुने नै छ तबसम्मको लागि उत्पादन सहयोगी मनोज विष्ट र म पुष्पता अच्युत किमिरी बुलबुल टोखा नगरपालिका एक झोर काठमाडौँका एचके दितालको गजल वाचन गर्दै शुभरात्रि भन्छौं गाउँमा त गरिबीको मार थियो सम्झ्यो बस्यो गाउँमा त गरिबीको मार थियो सम्झ्यो बस्यो सरकार त सिंहदरबार थियो सम्झ्यो बस्यो बेरोजगारीको समस्याले विदेश जानेको बेरोजगारीको समस्याले विदेश जानेको एयरपोर्टमा लाम हजार थियो सम्झ्यो बस्यो सरकार त सिंहदरबार थियो सम्झ्यो बस्यो कम्पनीमा निवेदन दिएको धेरै भएको छ कम्पनीमा निवेदन दिएको धेरै भएको छ मेरो जाने पालो त परार थियो सम्झ्यो बस्यो सरकार त सिंहदरबार थियो सम्झ्यो बस्यो कमाएको सबै पठाइयो श्रीमतीले छाडिन् कमाएको सबै पठाइयो श्रीमतीले छाडिन् आफू टाट श्रीमतीको कार थियो सम्झ्यो बस्यो सरकार त सिंहदरबार थियो सम्झ्यो बस्यो दिनहुँ जस्तो मस्त स्वर श्रृङ्गार गर्छिन् दिनहुँ जस्तो मस्त स्वर श्रृङ्गार गर्छिन् उनले लगाएको मेरै हार थियो सम्झ्यो बस्यो गाउँमा त गरिबीको मार थियो सम्झ्यो बस्यो सरकार त सिंहदरबार थियो सम्झ्यो बस्यो बुलबुल एउटा इरानी चरा बुलबुल